नेपाली भाषाको पहिलो ब्लग मेरो संसार डट कम डट एनपी पुच्छर उचाल्दै मेरो छाती ताकेर आएको गोलीलाई मैले सोधेँ है गोली यता किन उसले भन्यो तलाई सुरक्षा दिन ए नारी ए नर ए नारी ए नर कर्म गर तर फलको आशा नगर त्यति सानो कुरो यति ठुलो मुखले तिमीलाई कति सम्झाइरहनु पर्ने آشا کرنی ہوم نگر

कुनै पुरुषलाई गोली ठोकिएन कुनै महिलालाई बलात्कार गरिएन अनि कसरी परिन्थ्यो मन्त्री मण्डलमा परिएन श्रीमान श्रीमती श्रीमती का पति उपस्थित यहाँ भए जति अनुपस्थित कति हो कति स्वच्छ छवि हुँ भन्नेहरूको गति छैन टुकुक्चाको छवि जति खुट्याउन मुस्किल भो अति को कसको श्रीमान को कसकी श्रीमती म न कसैको श्रीमान न मेरी कुनै श्रीमती श्रीमतीको श्रीमानले भेटे पनि गराइदिन्छ मेरै खती श्रीमती कि श्रीमानले श्रीमती कि श्रीमान कि श्रीमतीले भेटे पनि गराइदिन्छ मेरै खती मेरो जस्तै गति भएका यो देशमा नागरिक हो नागरिकहरू होलान् कति आदरणीय सभापति सभापति खोइ त तपाईँको महोदय सभापतिको सभापति महोदय पनि हुन्छ नि उहाँ त सभापति मात्रै हुनुहुन्छ त्यस्तो महोदय सभापति छैन आदरणीय सभापति खोइ त तपाईँको महोदय तपाईँको महोदय पनि गयो कि क्या गर्न कसैको अब ताली पार्ने योजना त जसले अबताली पार्नुलाई आफ्नो पेसा खान्छ उसले खान्छ खान्छ भाइ खान्छ माई खान्छ त्यसपछि हामी छिमेकीलाई खान्छ जसले अबताली पार्नुलाई आफ्नो पेसा खान्छ उसले खान्छ खान्छ भाइ खान्छ माई खान्छ त्यसपछि हामी छिमेकीलाई खान्छ ताली लाउनुहोस् न ताली ताली लाउँदैमा तपाईँको बाउको के जान्छ आदरणीय नागरिक समाज यो मैले तालिम मागेको होइन यो जुन कविताको शीर्षक नै तपाईँको के बाउको के जान्छ भन्ने थियो <laughs> यो पानीमा कुनै पावर छैन ओइ काठमाडौँका मल ओइ काठमाडौँका मल भो अब तिमीहरूले काठमाडौँको भर नपर्नु काठमाडौँका मल भयो अब तिमीहरूले काठमाडौँको भर नपर्नु हामी जस्तो गनाउन सक्ने अरू कोही छैन भनेर सेठी नगर्नु घर धनीले घरको झ्याल झ्यालबाट काठमाडौँको जुन चोकमा झार्यो त्यही चोकमा झर्ने मल तिमीहरू खोइ के मल घर धनीले घरको झ्याल झ्यालबाट काठमाडौँको जुन चोकमा झार्यो त्यही चोकमा झर्ने मल तिमीहरू खोइ के मल कान्तिपुरमा छापिएको यो कार्टुनको डरले गोर्खा पत्रमा पोको परेर रुवावासी गर्ने मलहरू पो मल आजसम्म आउन सकेनन् जनताका सरकारहरू आजसम्म आउन सकेनन् जनताका सरकारहरू बल्ल जनताको सरकार आयो आउँदा आउँदै डोजर लायो प्रजातन्त्रको भित्तो हत्कायो अहिले बाग बजारमा हाम्रो प्रजातन्त्रको भित्तो छैन त्यो भत्कियो भत्कायो सरकारले आजसम्म आउन सकेनन् जनताका सरकारहरू बल्ल जनताको सरकार आयो आउँदा आउँदै डोजर लायो प्रजातन्त्रको भित्तो भत्कायो कुरै नबुझी नबुझी भित्तो भत्कायो भनेर हामीले आफ्नै सरकारको विरोध किन जनाउने हाम्रो काम त हातका नङ लामा लामा बनाउने जहाँ जहाँ चिनाउँछ सरकारको त्यही त्यही कोनाउने कुरै नबुझी भित्तो भत्कायो भनेर हामीले आफ्नै सरकारको विरोध किन जनाउने हाम्रो काम त हातका नङ लामा लामा बनाउने जहाँ जहाँ पिलाउँछ सरकारको त्यही त्यही कनाउने तपाईँ आफै भन्नुहोस् मित्र प्रजातन्त्रको भित्तो नभत्काए गणतन्त्रको भित्तो कहाँ बनाउने लागेर घाइते होइएला कि भन्ने डर छ भने कसैलाई मेरो कविताले लागेर घाइते होइएला कि भन्ने डर छ भने कसैलाई अखेता पाती सिन्के धुप र बिन्ती पत्र बोकेर यस सभाबाट ऊ अहिले हिँड्यो मेरो कविताले लागेर घाइते कि भन्ने डर छ भने कसैलाई अक्षता पाती सिन्के धूप र बिन्ती पत्र बोकेर यस सभाबाट ऊ अहिले हिँड्यो हिँडेको हिँडे गरोस् उसले हिँडेको हिँडे गर्न पनि नपाओस् दगुर्नु परोस् दगुर यसरी दगुरोस् उसको बाटो काट्न डराएर सवारीका साधनहरू अड्नु परोस् यसरी दगुरोस् उसको बाटो काट्न डराएर सवारीका साधनहरू अड्नु परोस् दगुरे त दगुरे गर्न पनि नपाओस् लोकल बसमा चढ्नु परोस् दगुरेको दगुरे गर्न पनि नपाओस् लोकल बसमा चढ्नु परोस् चढेको चढे गर्न पनि नपाओस् अक्षता पाती सिन्के धुप र उसका करम क्रमशः लाइनमा उभ्याएर सुरक्षा चेक गराउँदै अगाडि बढ्नु परोस् अगाडि बढेको बढे गर्न पनि नपाओस् अगाडि बढेको बढे गर्न पनि नपाओस् गाडी जाममा परेर घन्टौँ घन्टा एकै ठाउँमा सड्नु परोस् यति सदाई भोग्दा पनि सुख नपाओस् उसले گو پڑھ میٹا کبتا म एउटा मात्रै पढ्न पढौँ भन्ने विचार छ मेरो तिन यो यो चाहिँ तिनवटा छ नि एउटा मात्रै पढ्छु एउटा मात्रै पढ्छु म त्यसमा तिनवटा तपाईँहरू हेरिङ तपाईँ चोइस गर्नुहोस् जुन तपाईँले भन्छु त्यो पढ्छु होइन त्यसो नगर त्यसो नगरौँ अरू हामी लोकतान्त्रिक भएर जम्मै आफैले उ गर्न खोज्नु हुँदैन हाम्रो हाम्रो कृष्ण पारी राईको मेरोभन्दा धेरै कस्तो राम्रो भाषण आउँदैछ तिनवटा कवितामा मेरो विचारमा मैले यो यो सुनाइसकेको सत्र साल भाग दुई नसुनाउँ कि जस्तो लाग्छ अरू पनि योभन्दा कम छैन अर्को जङ्गबहादुरसँग पुनर्मिलन पनि छ र अर्को ज्वाइँको मोबाइल पनि छ मलाई म तपाईँहरूले भनेको सबैले भनेको मान्छु र कृष्ण पहाडी राईले भनेको ऊ हाम्रो उहाँ अरू सरहरूले पनि भनिसक्नु भयो ज्वाइँको मोबाइल यो कविता पुरै काल्पनिक हो यो कविता पुरै काल्पनिक हो यसमा प्रयोग भएका पात्रहरू उनीहरूको नाता सम्बन्ध र कथावस्तु कसैको जीवनसँग मिल्न गएमा त्यो संयोग मात्रै हुनेछ ज्वाइँ साहेब ज्वाइँ साहेब तपाईँको मोबाइल स्वदेश सवारी हुँदा हाम्रो मोबाइल ट्राफिक जाममा पर्यो ज्वाइँ साहेब तपाईँको मोबाइल स्वदेश सवारी हुँदा हाम्रो मोबाइल ट्राफिक जाममा पर्यो ज्वाइँ साहेब जाममा लाम लागेकै ठाउँमा तपाईँको मोबाइलले हाम्रो मोबाइल जिउनार गर्यो ज्वाई साहेब हाम्रो मोबाइल जिउनार गर्ने तपाईँको मोबाइलले फेरि हामीलाई नै जिउनार गर्ला कि भन्ने भएले रातो दिन हामीलाई पिर्छ ज्वाई साहेब हामी नै नभए तपाईँको मोबाइलको पैसा कसले पिर्छ ज्वाइँ साहेब ज्वाइँ साहेब हाम्रो मोबाइल जिउनार गर्ने तपाईँको मोबाइलले फेरि हामीलाई नै जिउनार गर्ला कि भन्ने भयले रातो दिन हामीलाई तिर्छ ज्वाइँ साहेब हामी नै नभए तपाईँको मोबाइलको बिल फेरि कसले तिर्छ ज्वाइँ साहेब हामी नै नभए तपाईँका ससुरालीलाई हेलिकप्टरमा चढेर लास निरीक्षण गर्न मन लागेको बेला पर्ने ठाउँमा लास कसको दिन्छ फेरि दोहोऱ्याउँछु यहाँ अलिक ब्रेक भयो ज्वाइँ साहेब हामी नै नभए तपाईँको मोबाइलको बिल फेरि कसले तिर्छ ज्वाई साहेब हामी नै नभए तपाईँका ससुरालीलाई हेलिकप्टरमा चढेर लास निरीक्षण गर्न मन लागेको बेला पाए पर्ने ठाउँमा लास फेरि कसको गीत छ ज्वाई साहेब गाउन सक्दैनौ हामी तपाईँको मोबाइलको महिमा अपरम्पार छ ज्वाइँ साहब त्यसैले तपाईँको मोबाइललाई टाढैबाट हाम्रो कोटी कोटी नमस्कार छ कानूनमाथि ढलान गरेर महल बल बनाउने तपाईँको मोबाइल माथि ढलान गरेर महल बनाउने तपाईँको मोबाइल कानून मुनि डेरा गरेर बस्ने हामी माथि ढलान गरेर महल बनाउने तपाईँको मोबाइल कानून मुनि डेरा गरेर बस्ने हामी माथि ढल हालेर मल बगाउने तपाईँको मोबाइल कानून मुनि ढल चुहिएर भिज्ने हामी अनि कानुन मुनिकाले कानुन माथिको मोबाइल कसरी किनोस् ज्वाइँ साहेब तपाईँको मोबाइल तपाईँका ससुरालाई पठाइदिनुहोस् हाम्रा हातमा कसैको करण बङ्ग्याउने स्थायी वा अस्थायी जब छैन हाम्रा हातसँग कसैको करङ बङ्ग्याउने स्थायी वा अस्थायी जब छैन हाम्रा हातसँग कुनै महिलालाई नङ्ग्याएको अनुभव छैन यस्ता नामर्द हातले त्यस्तो मर्द मोबाइल समाउँदै कसरी हिँडोस् ज्वाइँ साहेब तपाईँको मोबाइल तपाईँका जेठानलाई पठाइदिनुहोस् कुटी जोगाउनका लागि लागे लागि परेको तपाईँको राज मोबाइल जुन छ राज ढुकुटी जोगाउन लागि परेको तपाईँको राज मोबाइल जुन छ त्यसलाई लोकतन्त्र जोगाउन लागि परेको लोकले छुनै हुँदैन कसरी छुन्छ छोयो भने त तपाईँको मोबाइलको मान हानि पो हुन्छ ज्वाई साहेब अब तपाईँले बागमतीको किनारै किनार तीर्थयात्रा भरे हुन्छ मोबाइल बिक्रीका लागि विक्रेतामा पशुपतिनाथलाई नाथलाई मनोनित गरे हुन्छ ज्वाइँ साहेब अब तपाईँले बागमतीको किनारै किनार तीर्थयात्रा भरे हुन्छ मोबाइल बिक्रीका लागि विक्रेतामा पशुपतिनाथलाई मनोनित गरे हुन्छ मोबाइल गरेर पशुपतिनाथले भयभरका देउतालाई आर्य रातमा झिकाइदिन्छन् देउतै पिच्छे एउटा एउटा बिकाए भने पनि तेत्तिस करोड़ मोबाइल बिकाइदिन्छन् मेरो संसार डट कम डट एनपी